हे हे हे आहा हे हे हे आहा पलको छायालाई सम्झी आमा तिम्रो मायालाई सम्झी ओ बर छाया छायालाई सम्झी आमा तिम्रो मायालाई सम्झी फर्की आउँदैछु म आफ्नै जन्म ठाउँमा सुगा भन्दा सुन्दर आफ्नै प्यारो गाउँमा यही जन्मे हुर्के यही मर्न पाउँमा यही 也。 झरना खोला अहिले कस्तो भयो होला निको भोगी छ आमाको त्यो कानोको कति खुसी होलिन् आमा आज मलाई काखमा पाउँदा दुःख सबै भुल्छिन् होला खरको छानो टिमले छाउँदा खरको छानो तिमीले छाउँदा बर पिपलको छाया हावा नाच्न मुलको पानी पिउँदै बाँच्न फर्की आए आफ्नै गाउँमा बिरतीको माला गाँच्न बिरतीको माला गाँच्न पर पिपलको छाया